Visit slnepal.com for more latest Nepali music. दसैँ आयो साना तिमीला <laughs> फर्किआएको वर्ष नै पछि किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको गरी दिनै पर्छ के दसैँ जस्तो जिन्दगी भरि एक सरो फरिया र चोलो कति लगाउनु लाइस बुढी सारी पैसा न सैसा टिकी ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पिछे किन यो मेरो खसी पनि घरले पर्छ बा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अब फालास बजिया घोर्ले खसी पैसा र सैसा टिकि ट्यास ट्यास दसैँ नै हो कि यो मेरो दशा फर्कि आएको दसैँ नै हो कि यो मेरो दशा फर्कि आ मान्छे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको बा मलाई जिन्स प्यान्ट चाहिन्छ बा मलाई डिङ्गो बुट बा मलाई कुर्ता सुलवार रातो स्वेटर चाहिन्छ मलाई चङ्गा अनि चाहिन्छ बाबा मलाई बेलुन चाहिन्छ साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे फलफुल मसला ल्याउँछन् के रे छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि दक्षिणा तिस बुढी सय रुपियाँ दक्षिणा पैसा र सैसा टिकट दसैँ नै हो कि यो मेरो दशा फर्किया नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको आएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको